साथमा छरिएर रहनुभएका तपाईँ सम्पूर्ण प्रिय मुक्तक मनहरूलाई एउटै मालामा गाँच्न हरेक आइतबार दस बजेको संसार पश्चात एघार बजीसम्म तपाईँको रेडियो सेटमा गुन्जने कार्यक्रम मुक्तक मालाको समय आज पनि श्रोता सुरु भइसकेको छ मदन भण्डारी सधैँसै उपस्थित भइसकेको छु मलाई प्रविधि समेसनमा कौशल कान्छोले साथ तिरनु भएको छ तपाईँ सम्पूर्ण प्रिय मुक्तक मनहरूलाई कार्यक्रममा धेरै धेरै स्वागत छ हार्दिक नमस्कार श्रोता तपाईँले एकानब्बे दशमलव छ मेगा अहिले हामीलाई पूर्वी नेपालमा सुनिरहनु भएको छ त्यस्तै सिमानासँगै जोडिएका भारतका विभिन्न ठाउँहरूमा सुनिरहनु भएको छ तपाईँले W W W dot radio vision dot com dot NP log on गरेर संसारभर एकैसाथ हामीलाई सुनिरहनु भएको हुनुपर्छ मोबाइल एप्लिकेसन हाम्रो पात्रको रेडियो लिस्टमा गएर रेडियो भिजन सर्च गरेर पनि श्रोता हामीलाई तपाईँले सुन्न सक्नुहुन्छ यस्तो देखाएर कला एकैछिनमा यस्तो देखाएर कला एकैछिनमा खै के को लियो बदला एकैछिनमा बल बुद्धिको तागत देखाउनेको पनि हेरौँ जीवन रहला नरहला एकैछिनमा यो मुक्तक मुक्तकार राजन कार्कीजीको मोरङ ग्रामथान साथ उहाँको घर हो आजको कार्यक्रममा श्रोता मुक्तकार राजन कार्कीजीका यिनै मिठा मुक्त खराबहरूसँगै मैले मुक्तकको सिलसिला सुरु गरे आजको यो वसाईमा तपाईँहरूले नै पठाउनुभएका धेरैभन्दा धेरै मुक्त खरबहरू मसँग छन् म तपाईँहरूले नै पठाउनुभएका मुक्त खरबहरू आलो पालो लिन्छु हेरौँ निर्धारित समयमा म कति सक्छु मुक्तक राख्न कार्यक्रममा म मुक्तक नै लिन चाहन्छु हामी सँगै रहनुहोला तपाईँको मुक्तक पनि मसँग छ महिला पुरुष समान व्यवहारमा हुनुपर्छ महिला पुरुष समान व्यवहारमा हुनुपर्छ नारी हिंसक तत्त्वहरू कारागारमा हुनुपर्छ धेरै भयो नियम कानुन भाषणमा महोदय कार्यान्वयन गर्ने क्षमता सरकारमा हुनुपर्छ हुनुपर्छ यो मुक्तक मुक्तकार सावित्रा लुइटेल घिम्रेजीको झापा बिर्तामोड नगरपालिका एक उहाँको घर हो सावित्राले निटेल गेम निकै मिठो माया मुक्तक मालालाई सुरुवाती दिनदेखि नै बाँड्दै गर्नुहुन्छ हामीलाई सम्सँदै गर्नुहुन्छ अर्को मुक्तक छ मसँग श्रोता सुभाष थापा मगर्जीको होला सोचेको जस्तै बन्न बिर्स्यौ तिमीले होला सोचेको जस्तै बन्न बिर्स्यौ तिमीले पर्दैन यार हजारौँमा गर्न बिर्सियौ तिमीले हिजो दुई चार पैसा मात्र के कमाएका थियौ आज साथीलाई साथी भन्न बिर्सियौ तिमीले यो मुक्तक सुभाष थापा मगर्जीको खोटाङ बजार उहाँको घर हो निकै सुन्दर मुक्त खरबहरूसँगै मिठो माया हामीलाई बाँड्नुभयो अर्को मुक्तक छ मसँग देव छेत्रीजीको श्रोता स्वस्थ तन्दुरुस्त योजन हुने विचार छ स्वस्थ तन्दुरुस्त योजन हुने विचार छ खाइलाग्दो अझै जवान हुने विचार छ गलाको माला सिन्दुरको साक्षी भई प्रिया हजार सुनि तिम्रै श्रीमान हुने विचार छ देव छेत्रीजीले यसरी मुक्तकमा विचार राख्नुभयो सल्यान उहाँको घर हो अर्को मुक्त श्रोता मसँग छ दिनेश बिसिजीको बालाई कोट आमालाई साडी सधैँ सम्झन्छु बालाई कोट आमालाई साडी सधैँ सम्झन्छु पर्नेछ हजुरलाई छाडी सधैँ सम्झन्छु प्रमाणपत्रको सिरानीले निद्रा पर्दैन आमा राहदानी बोकी जानु छ खाडी सधैँ सम्झन्छु ओहो निकै मार्मिक मुक्तक मुक्तकार दिनेश बिसिसीको चौकुने गाउँपालिका चार सुर्खेत उहाँको घर हो हाल उहाँ काठमाडौँमा हुनुहुन्छ अर्को मुक्तक मसँग छ सँगसँगै गोविन्द खनाल मुक्तकमा यसो भन्नुहुन्छ आउँछन् जान्छन् मन्त्रीज्यू रमाएर जान्छन् आउँछन् जान्छन् मन्त्रीज्यू रमाएर जान्छन् जनता रुवाउँछन् आफन्त हँसाएर जान्छन् ठोक्छन् भाषण गाउँ गाउँमा रोजगारी भन्दै तन्नेरी पुस्ता भने सबै खाडी पठाएर जान्छन् गोविन्द खनालजी हरिनाश गाउँपालिका चार दरम पानी सेङ्जाबाट यसरी आउनुभयो हामीहरू समक्ष अर्को मुक्त श्रोता मसँग छ श्याम लम्सालजीको तिम्रो र मेरो बातै मिलेन के को बिहे गर्नु तिम्रो र मेरो बातै मिलेन के को बिहे गर्नु तिम्रो र मेरो जातै मिलेन के को बिहे गर्नु तिमी पढेकी छौ म अनपढ बेलचा चलाउँछु तिम्रो र मेरो कातै मिलेन के को बिहे गर्नु यसरी श्यामलम सालजी मुक्तकमा भन्दै हुनुहुन्थ्यो बसन्तपुर आठ चन्दनी तनहु उहाँको घर हो हामी पनि श्रोता अब कार्यक्रममा पहिलो गीत सुनौ राजेन्द्र नकालजीको मुक्तक मसँग रहेको छ रुकुमुवाको घर हो मुक्तकार राजेन्द्र नकालजीका मुक्त खरबहरूसँगै कार्यक्रममा पहिलो साङ्गीतिक कोसेली श्रोता तपाईँलाई कहिले दूरको कहिले बिरानो बनेर कहिले दूरको कहिले बिरानो बनेर कहिले करिब त कहिले सानो भनेर यसरी तडपायो मलाई सधैँभरिलाई तर मैले भने सही रहेँ अचानो भनेर चोट हो खुकुरीको माया आझै बिर्सी जाने निठुरीको एक्लो परानी कहाँ गई मेटु मनको बिराली एक्लो परानी कहाँ गई मेटु मनको बिराली बाटोभरि उही आउँछे आँखाभरि सम्झनाको कसिलो बन्धन भएर नाग बेली भरी उही आउँछे भरी सम्झनाको कसिलो बन्धन भएर हजार पल्ट भुल्न खोजे लाख पल्ट सम्झिए आफ्नै मन पापी यो दुश्मन भएर एक्लो परानी कहाँ गई मेटुमा मनको बिरानी एक्लो परानी कहाँ गई मेटुमा मनको बिरानी हाँस्थे उसको खुसी मेरो आँसु उसले रुन्थी आखा आँखा मुस्काउँथे बात मारेर मैले हाँस्थे उसको खुसी मेरो आँसु उसले रुन्थी आखा आखा मुस्काउँथे बात मारेर सपना थिए साए थारी पापिनीले पाइला मोडी हिँड्दा हिँड्दै बिच बाटो रात पारेर एक्लो परानी कहाँ गई मन मनको बिरानी एक्लो परानी कहाँ गई मन मनको बिरानी अचानोलाई थाहा ला चोट के हो राजेन्द्र नकालजीको यो मुक्तक मुक्तक सँगसँगै तपाईँले यो गीत सुन्नुभयो रेडियो बिजन एकानब्बे दशमलव छ मेगा आर्समा मुक्तक माला तपाईँ सुनिरहनु भएको छ आजको यो वसाइमा म तपाईँहरूले नै पठाउनुभएका मुक्त खरबहरू आलो पालो लिइरहेको छु श्रोता अतालिन्छ साह्रै मन जोत्ने केले हो अत्तालिन्छ साह्रै मन जोत्ने केले हो दुःख मात्र सम्झिँदा छन् जोत्ने केले हो यही वर्षमा मेरो हजुर परदेश गइदिँदा नहलो छ गोरु छन् जोत्ने केले हो यो मार्मिक मुक्तक मुक्तकार केशव साईजीको खरि गैरा दैलेख मुक्तक लेख्ने गाउँबाट यो मुक्तक उहाँले पठाउनु भयो केशव साईजी आउँदै गर्नुहुन्छ मुक्तक मालामा मिठो माया बाँडेर मुक्तक मिठो लेख्नुहुन्छ अर्को मुक्तक छ मसँग गणेश तामाङजीको थर्काउनुसम्म थर्कायो मुखै नखोली थर्काउनुसम्म थर्कायो मुखै नखोली छाती चरक्क चर्कायो मुखै नखोली यस कारण शब्द आफै बोल्छ भनेको रहेछ दुश्मनले जवाब फर्कायो मुखै नखोली यो मुक्त गणेश तामाङजीको गोलोन्जोर चार सिन्धुली उहाँको घर हो हाल गोदावरी ललितपुरमा हुनुहुन्छ सम्भवतः पहिलो पटक हुनुपर्छ हामीहरू समक्ष आउनुभएको अर्को मुक्तक छ मसँग अनवर अलीजीको व्यवहार निम जस्तै हुन्छ बोली सखर जस्तै हुन्छ व्यवहार निम जस्तै हुन्छ बोली सखर जस्तै हुन्छ तिनका मन पनि अत्यन्तै कठोर पत्थर जस्तै हुन्छ न अरूलाई घर बनाउन दिन्छ न आफ्नो घर बनाउँछ यहाँ कोही मानिसको चरित्र साँच्चीकै बाँदर जस्तै हुन्छ ओहो यो मुक्तक अनुहार अलीजीको झापा गाउँपालिका पाँच पान्तापाडा छापा उहाँको घर हो मसँग श्रोता अर्को मुक्तक छ धर्मराज उपाध्याय बजाङ्गीजीको आँसु झारी मन दुखाई धोका दिनेको आँसु झारी मन दुखाई धोका दिनेको सिसासरी दिल टुटाई धोका दिनेको भरि बिहे नहोस् ए भगवान् चोखो प्रेम गर्दा मलाई धोका दिनेको ओहो यो मुक्तक धर्मराज उपाध्याय बजाङ्गीजीको उहाँ हाल भारत बेङ्गलोरमा हुनुहुन्छ यतिसम्म चाहिँ नभनौँ कि अर्को मुक्तक मसँग छ श्रोता मिरा सङ्कल्पजीको उहाँकै मुक्तक म राख्छु पोल्छ छाती तातो फतफत उम्लिएर आउँछ पोल्छ छाती तातो भतभत उम्लिएर आउँछ सम्झौता नै झ्यानको रगत उम्लिएर आउँछ देश भन्या आमा हो लुट्यो भने बैरीहरू रगत होइन सिङ्गो जगत उम्लिएर आउँछ अह यो मुक्तक मिरा सङ्कल्पसीको सिन्धुली उहाँको घर हो हाल उहाँ राजधानीमा हुनुहुन्छ अर्को मुक्तक मसँग छ श्रोता गणेश आग्रिजीको जीवित हुँदा अपमान गर्ने कस्तो अनौठो मानव जीवित हुँदा अपमान गर्ने कस्तो अनौठो मानव मरेपछि भने दान गर्ने कस्तो अनौठो मानव किन यस्तो नाटक गरेको होला बुझ्नै गाह्रो छ मरेपछि श्राप्त भन्दै सम्मान गर्ने कस्तो अनौठो मानव यसरी गणेश आग्रीजी आउनुभयो उहाँको ठेगाना मस्टा गाउँपालिका वार्ड नम्बर एक कोट देवल बसाङ हाल उहाँ भारत बेङ्गलोरमा हुनुहुन्छ उहाँले निकै मिठो सुझाव बाँडेर हामीलाई पठाउनु भएको छ तपाईँको सुझावलाई हामी सधैँभरि मनैमा राख्नेछौँ अर्को मुक्तक मसँग छ श्रोता निर्मला आचार्यजीको दिक्तेल उहाँको घर हो दिक्तेल रूपाकोट मजुवागढी नगरपालिका वार्ड नम्बर छ निर्पा खोटाङ अब पनि हामी उहाँको मुक्तक सँगसँगै अर्को गीत सुन्नेछौँ अबको क्रममा निर्मला आचार्यजीको मुक्तक मुक्तकसँगै अर्को एउटा साङ्गीतिकको कोशेली तपाईँलाई श्रोता मेरो ओठमा हाँसो हुँदा उरुन्छ किन मेरो ओठमा हाँसो हुँदा उरुन्छ किन उसको हरेक प्रहार मलाई छुन्छ किन मेरो मित्र मानु वा शत्रु बुझ्न सकिन अझ उसको आँसु छर्दा मेरो मुख निर्मला आचार्यजीको मुक्तक मुक्तक सँगसँगै यो गीत तपाईँले सुन्नुभयो रेडियो बिजन एकानब्बे दशमलव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 जोड्नेछौँ र तपाईँले यही साताको लागि भनेर हामीलाई पठाउनुभएका मुक्त खरबहरू हामीसँग सुरक्षित रहनेछन् तपाईँको मुक्तकतर्फ पनि फर्कन्छु अघिल्लो साता मैले मुक्तको आसन तपाईँको गरेको थिएँ भने प्रिय मुक्तक मन यो साता तपाईँले हामीलाई पक्कै सुनेर साथ दिनुहुन्छ आऊ भने श्रोता कार्यक्रममा म मुक्तक नै लिन चाहन्छु आँखा लाउने धेरै छन् नरहन सक्छ आँखा लाउने धेरै छन् नरहन सक्छ राष्ट्रियता नेपालीपन नरहन सक्छ कालापानी लिपुलेख आज लुटियो भोलि हाम्रो घर आँगन नरहन सक्छ वा यो मुक्तक मुक्तकार अदिति अर्याल ग्यावालीजीको कुलेश्वर चौध काठमाडौँ उहाँको घर हो निकै मनसुने मुक्तक मुक्तकार अदिति अर्याल ग्यावालीजीको सँगसँगै मुक्तकार एसपी असफल मुक्तकमा यसो भन्नुहुन्छ नेपालमै रहनन् कि हाम्रा यी घर विचार गर सरकार नेपालमै रहनन् कि हाम्रा यी घर विचार गर सरकार मेटिन्छ कि अस्तित्व लाग्दैछ डर विचार गर सरकार छिमेकीले सिमाना अतिक्रमण गर्दा नबसिदेऊ मौन बरु नेपाली हुनुको तिरौला कर विचार गर सरकार एसबी असफल मुक्तकार फेरि खोला तिन गतेरा सेङ्जा उहाँको घर हो मुक्तक मालाको नियमित अङ्कमा मिठो माया बाँड्दै यसरी आउँदै गर्नुहुन्छ एकपटक उहाँसँग मैले कार्यक्रममा भलाकुसारी पनि गरेको छु तपाईँले पक्कै सुन्नुभएको हुनुपर्छ अर्को मुक्तक छ सँगसँगै मोहन सिंह घरती मगर्जीको मुक्तकले यसो भन्छ नछोडेर कति पुरा पुरा फिर्ता लिनु छ हजुर नछोडेर कति पुरा पुरा फिर्ता लिनु छ हजुर आफ्नो हकभित्रको कुरा फिर्ता लिनु छ हजुर बैरी सामु शिर नसुकाई मुकाबिला गरेर लिपु लेख र लिम्फियाधुरा फिर्ता लिनु छ हजुर मोहन सिंह गर्ती मगर्जी बागचोर नगरपालिका दुई थारमारे सल्यान उहाँको घर हो मुक्तक निकै मिठो लेख्नुहुन्छ अर्को मुक्तक मसँग छ पार्वती अधिकारीजीको छिमेकीले आउने जाने बाटै मिचेपछि छिमेकीले आउने जाने बाटै मिचेपछि हाम्रै घरबारीको मुटु बाटै मिचेपछि नबारेरै चुपचाप बस्न कहाँ सकिन्छ र हामीले जीवन ठान्ने यो माटै मिचेपछि पार्वती अधिकारीजी धादिङबाट यसरी मुक्तक मालामा यो बसाईमा आउनुभयो मिठो मुक्तकको साथमा मुक्तकको बारेमा मैले के बोलू, मुक्तक आफै तपाईँहरू समक्ष होइन छर्लङ्ग छ अर्को मुक्तक म कार्यक्रममा लिन्छु श्रोता मसँग मुक्तक छ एक थकित मुसाफिर भन्नुभएको छ टोपेन मल्ल बागलुङ उहाँको घर हो हाँसो खुसी दुवैसँग जिउन सिकाउँदैछ जिन्दगीले हाँसो खुसी दुवैसँग जिउन सिकाउँदैछ जिन्दगीले पीरहरू भुलाउनलाई पिउन सिकाउँदैछ जिन्दगीले यो कोमल मुटु चिया चिया पारी चिरेर आफै फेरि मलम पट्टी लगाउँदै सिउन सिकाउँदैछ जिन्दगीले यो मुक्तक टोपेन मल्ल चिको बागलुङ उहाँको घर हो अर्को मुक्तक मसँग छ श्रोता अमित जङ कुँवरजीको भात पकाउन सिपालु छौ सितो राखेर भात पकाउन सिपालु छौ सितो राखेर मेरो भागमा परेको थाल रित्तो राखेर आज उसैले मलाई चिन्दिन रे भन्छे मैले बसाएको थिएँ आफ्नै मुटु दितो राखेर अमितसँग कुवर्सी तलकोट गाउँपालिका एक सुनिकोट बस्याङ हाल बुढर टोटीबाट हामीहरू समक्ष यसरी आउनुभयो औ भने हामी श्रोता अर्को एउटा गीत सुन्छौँ मस्ता पुरीजीको मुक्तक मसँग रहेको छ पोखरा छब्बिस विजयपुर उहाँको घर हो मस्ता पुरीजीको मुक्तक मुक्तक सँगसँगै अर्को एउटा साङ्गीतिकको शैली तपाईँलाई श्रोता मेरो जिन्दगीमा हारे हार लेखिएको छ मेरो जिन्दगीमा हारे हार लेखिएको छ धोका घृणा र तिरस्कार लेखिएको छ मन त लाग्छ मरुभूमि हो प्यासी छ धेरै तर यी आँखामा त असार लेखिएको छ Madonna. पोरेजीको मुक्तक मुक्तक सँगसँगै यो गीत तपाईँले सुन्नुभयो रेडियो बिजन एकानब्बे दशमलव छ मुक्तक माला तपाईँ सुनिरहनु भएको छ म तपाईँकै मुक्त खराबहरू कार्यक्रममा श्रोता लिइरहेको छु तत्कालै भारतमा पुग्नुहुन्छ चीनमा पुग्नुहुन्छ तत्कालै भारतमा पुग्नुहुन्छ चिनमा पुग्नुहुन्छ हजुरसँग पो विमान छ एकछिनमै पुग्नुहुन्छ कच्ची सडकहरू छन् पुल छैनन् खोलाहरूमा तपाईँ कणाली र सुदूर कति दिनमा पुग्नुहुन्छ वाह यो मुक्तक मनोज खड्का मिलनजीको घोडाघोडी नगरपालिका दुई साढे पानी कैलाली उहाँको घर हो निकै मिठो व्यङ्ग्य मुक्तकमा मनोज खड्का मिलनजीको म अर्को मुक्तक लिन्छु श्रोता कार्यक्रममा मसँग मुक्तक छ सम्मा राशिको सुरु सुरुमा फुल दिएर तिमीलाई सुरु सुरुमा फुल दिएर तिमीलाई लाग्छ गरेछु फुल दिएर तिमीलाई तिमी पाउमै सुहाउने मान्छे थियो सुहाएन मेरो कुल दिएर तिमीलाई सम्बार राज ताङ बबई गाउँपालिका साथ कृष्णपुरबाट यसरी हामीहरू समक्ष आउनुभयो यो पाला अर्को मुक्तक मसँग छ श्रोता अनुप शर्माजीको मनाबारी गाउँ विश्वनाथ असमूहको घर हो सङ्गतमा जे पनि हुन सक्छ उसले धेरै चोट पाएको छ सङ्गतमा जे पनि हुन सक्छ उसले धेरै चोट पाएको छ मदिराले उसलाई उसले मदिरालाई बिस्तारी खाएको छ ऊ ठुलो भयो रे चुरोड सल्काउँदै बाटामा घुम्ने गर्छ अचिल त्यही धुवामा आमाको सम्मान र बाको इज्जत गुमाएको छ यो मुक्तक अनुप शर्माजीको हजुर मोनाबारी गाउँ विश्वनाथ असमबाट उहाँ मेरो समक्ष आउनुभयो असमबाट नै हजुर विश्वनाथ असमबाट नै गङ्गाराम फुएल मालदाईजीले हामीलाई मुक्तक पठाउनु भएको छ म उहाँको मुक्तक अबको क्रममा तपाईँहरू समक्ष राख्छु श्रोता नौ महिना पेटमा भएको बेला मन फराइदियो नौ महिना पेटमा भएको बेला मन भराइदियो उसैले आज छोरा भएको अस्तित्व मेटाइदियो हो एक साक अन्नको अभावमा आमा मरिन् आज श्राद्धमा त्यही छोराले खिर चढाइदियो निकै मार्मिक ढङ्गले गङ्गाराम फुएल मालदाईजी आउनुभयो विश्वनाथ असमबाट हामीहरू समक्ष असमबाट नै विकास कथित समर्पण आउनुभएको छ भारत आसाम वातावारी भनेर उहाँले आफ्नो ठेगाना लेख्नु भएको छ अब क्रममा म विकास कठित समर्पणजीलाई जोड्दैछु कार्यक्रममा देशलाई बचाएर खै के पायो सही तिमीले देशलाई बचाएर खै के पायो सही तिमीले ज्यान दाउमा लगाएर खै के पायो सही तिमीले जनताले न्याय माग्दा सरकारले गोरै चलाउँछ यहाँ चन्द्र सूर्य मुटुमा ससाएर खै के पायो सही तिमीले विकास कटेत समर्पणजी बसाईमा मुक्तक मालामा अबको क्रममा श्रोता म अर्को मुक्तक लिन्छु मसँग मुक्तक छ केशर बाबु मगर्सीको उसले पनि सधैँ काठमार कहाँ गर्छ र उसले पनि सधैँ काटमार कहाँ गर्छ र एउटै गल्ती बारम्बार कहाँ गर्छ र तिमी आफूलाई निकै चलाक सम्झिन्छौ दुश्मनले बोलेर छुरा प्रहार कहाँ गर्छ र केशर बाबु मगरजी रुकुम पश्चिमबाट आउनुभयो मुक्तक मालामा सम्भवत पहिलो पटक हुनुपर्छ उहाँ आउनुभएको हामीहरू समक्ष अर्को मुक्तक छ श्रोता मसँग मुक्तकार हुनुहुन्छ मदन घिम्रेजी तपाईँ मलाई देखेर तर्सिनुहुन्छ अनि विश्वास लाग्दैन तपाईँ मलाई देखेर तर्सिनुहुन्छ अनि विश्वास लाग्दैन सम्बन्ध सकाउनुहुन्छ कि धमिरो पनि विश्वास लाग्दैन मेरो कारणले आफ्नो अस्तित्व दरापमा देख्नुहुन्छ भने मान्नुहोस् तपाईँलाई अचेल आफैसँग पनि विश्वास लाग्दैन यो कचौको मुक्तक मदन घिम्रेजीको पोखरा उहाँको घर हो अब पनि श्रोता हामी कार्यक्रममा अर्को एउटा गीत सुन्छौँ मसँग मुक्तक छ सन्तोष भट्टराईजीको अर्घखाँची उहाँको घर हो अर्घखाँची मालारानी साथ सन्तोष भट्टराईजीको मुक्तक मुक्तक सँगसँगै अर्को एउटा गीत तपाईँलाई श्रोता तल हाँसुको भेल माथि त्यो फुल मनै हो हुँ तल आँसुको भेल माथिको त्यो फुल मनै हो हुँ विश्रामविहीन हल्लिएको त्यो झुल मनै नै हुँ कुनै यात्रामा धुलो मुनि सास फेरिरहेको देखे सम्सनु ओइलिएर झरिसकेको त्यो फुल मनै नै हुँ त्यो फुलको झरेपछि उडी जान्छ रे झरेपछि उडी जान्छ रे अत्तर त्यो फुलको झरेपछि उडी जान्छ रे झरेपछि उडी जान्छ रे संसारमा माया नै मरे पनि दुःख भई चोरी चल्ने हाम्रो जिन्दगानी अत्तर त्यो फुलको झरेपछि उडी जान्छ रे झरेपछि उडी जान्छ सन्तोष भट्टराईजीको मुक्तक मुक्तक सँगसँगै यो गीत तपाईँले सुन्नुभयो श्रोता आजलाई भने मुक्तक मालामा मुक्तक लिने यो सिलसिला यति मात्रै तपाईँले कार्यक्रम मुक्तक माला सुन्दै गर्दा श्रोता मुक्तक पठाउन मनभयो प्रतिक्रिया बाँड्न मनभयो भने तपाईँले हामीलाई सम्झन सक्नुहुन्छ मुक्तक माला at the rate Gmail dot कममा मुक्तक तथा प्रतिक्रिया पठाउन सक्नुहुन्छ मुक्तक मालाको फेसबुक पेज फेसबुक आइडीमा पनि मुक्तक तथा प्रतिक्रिया तपाईँले पठाउन सक्नुहुन्छ यस समयसम्म कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद प्रविधि समिशनका निमित्त कौशल कान्छोलाई धेरै धेरै धन्यवाद मलाई इन्टरनेट संसारमा हरदम साथ दिने भाइ प्रति बस्नेतलाई सुटुक्का संसदै मदन भण्डारी आजलाई पनि बिदा चाहन्छु हस्त श्रोता मिठा मिठा सपना सबै तपाईँकै भागमा फरुन् नमस्कार शिवरात्रि हेर्दा नछोए जस्तो तर छोइरहेछन् कस्तो धरती गगनको जस्तो सम्बन्ध तिम्रो मेरो माया र मनको जस्तो सम्बन्ध तिम्रो मेरो धरती गगनको जस्तो सम्बन्ध तिम्रो मेरो